विदेशमा छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्न हरेक हप्ता चाहिँ यो हप्ता पनि हामी उपस्थित भइसक्यौँ प्रविधि संरक्षणमा आज पनि रमेशजी हुनुहुन्छ कविताजी पनि हुनुहुन्छ म छु नियमित कार्यक्रम सञ्चालक मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार श्रोता तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगार्चमा पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न क्षेत्रमा त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ साहित्यको सुभाष सरोस मुक्तक मालाले साहित्यको सुवास चरोस् मुक्तकमालाले मालाले रित्तो मस्तिष्कलाई भरोस् मुक्तकमालाले संसारभरि छरिएका नेपाली मुक्तकमनलाई एक बनाउने काम गरोस् मुक्तकमालाले एक बनाउने काम गरोस् मुक्तकमालाले हामी कार्यक्रममा भन्दै आइरहेका पनि छौँ छरिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक एउटै मालामा उन्ने हाम्रो प्रयास यी मिठा चारहर र आफ्नो शुभकामना व्यक्त गर्नुभयो विकास शिवाजीले गरामनी झापा उहाँको घर हो विकास शिवाजीले अर्को एउटा यस्तै मिठो शुभकामना हामीलाई लेखेर पठाउनु भएको छ मनमा अनेक सपनाहरू बुन्न पाइयो सधैँभरि मनमा अनेक सपनाहरू बुन्न पाइयो सधैँभरि आफ्नो भनी तिमीलाई सुन्न पाइयो सधैँभरि स्वदेश विदेश जताततै मदनजीको आवाजमा यसरी नै मुक्तकमाला सुन्न पाइयो सधैँभरि यसरी नै मुक्तकमाला सुन्न पाइयो सधैँभरि म त बोलौँ नबोलौँ के बोलौँ शब्द नै हराएर गयो यति मिठो माया तपाईँहरूले कार्यक्रम मुक्तक मालालाई गर्नुभएको छ विकास शिवाजी यति मिठा मिठा दुई मुक्त खरबहरू शुभकामनाका शब्दहरू तपाईँले लेखेर पठाउनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद विकास शिवाजीका यिनै दुई चुस्किला मुक्तक मालालाई समर्पित मुक्त खरबसँगै आजको कार्यक्रम मुक्तकमालामा मुक्तकको सिलसिला सुरु गर्न चाहन्छु आजको वसाई श्रोता विशेष वसाई मैले अघिल्लो सातामा पनि तपाईँलाई भनेको थिएँ आजको अङ्कमा केही शुभकामनाका शब्दहरू तपाईँले हामीलाई Muktak Mala at the rate Gmail dot com तथा सामाजिक सञ्जाल फेसबुकमा पठाउनु भएको छ अनि त्यस्तै आज म मुक्तकारहरूसँगको विशेष कुराकानी पनि तपाईँहरू समक्ष राख्नेछु म देशका विभिन्न ठाउँमा पुग्दा त्यहीँ लिएको कुराकानी आज म राख्नेछु मुक्तक मालाको यो विशेष अङ्कमा उहाँहरूको शुभकामना कार्यक्रममा म लिनेछु उहाँहरूकै मुक्तक हामी सुन्नेछौँ अहिलेलाई भने तपाईँहरूले हामीलाई सामाजिक सञ्जाल फेसबुक तथा Muktakmala at the rate Gmail dot कममा दिनुभएको शुभकामना नै म जोड्छु बिना पाठकजीले स्याङ्जाबाट भन्नुहुन्छ प्यारो कार्यक्रम मुक्तकमालाको जन्मदिनको अवसरमा लाखौं लाख शुभकामना उत्तरोत्तर प्रगतिको साथै हरेक श्रोताको मन जित्न सफल रहोस् कार्यक्रम many many happy birthday to my Muktak Mala भन्नुभएको छ धेरै धेरै धन्यवाद बिना पाठकजी तपाईँलाई त्यसै गरेर प्रकाश आचार्यजी डाङ्गी झापाबाट यसो भन्नुहुन्छ मुक्तकका पारखीहरूको लोकप्रिय कार्यक्रम मुक्तकमालाको यो चौथो वार्षिक उत्सवको अवसरमा म कार्यक्रमको अझ धेरै शुभकामना व्यक्त गर्न चाहन्छु साथै झापामा मुक्तक पारखीहरूका लागि यति मिठो परिकार पस्किनु हुने कार्यक्रम प्रस्तोता मदन भण्डारी लगायत सम्पूर्ण टिमलाई बधाई छ भन्नुभएको छ प्रकाश आचार्यजीले सँगसँगै उहाँ लेख्नुहुन्छ सम्पूर्ण कर्मचारीको तलब वृद्धिमा निस्किएको मुस्कान जुन छ सम्पूर्ण कर्मचारीको तलब वृद्धिमा निस्किएको मुस्कान जुन छ त्यो जतिको निन्द्राको काल यो निजी कर्मचारीमा कुन छ आकाशमा तारा देख्दा घर लोड सेडिङ मुक्त सम्झिने ए मेरा बा एक झोला मुक्तको उपहार दिन्छु हजुरलाई लिनुहुन्छ एक झोला मुक्तक उपहार दिन्छु हजुरलाई लिनुहुन्छ भन्दै यसरी चार हरफसँगै प्रकाश आचार्यजीले बाहुन्डाङ्गीबाट हामीलाई शुभकामना लेखेर पठाउनु भएको छ यो मिठो साथको निम्ति प्रकाशजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद त्यसै गरेर गरामणि दुई झापाबाट बिरोज खनालजीले पनि चार हरफ कोरेरै शुभकामना लेखेर पठाउनु भएको छ विभिन्न बाधा अडचनको भए होलान् सामना विभिन्न बाधा अडचनको भए होलान् सामना छ मेरो मनैदेखिको सफलताको चाहना दिलदेखिको प्रेम छ मेरो मुक्तक मालालाई मुक्तक माला परिवारलाई मेरो शुभकामना मुक्तक माला परिवारलाई मेरो शुभकामना शुभकामना र दैनिक सुन्न बाहेक केही दिन सक्दिनँ जय मुक्तक जय मुक्तक माला भनेर उहाँले भन्नुभएको छ यति मिठो सुनेर साथ दिनुभएको छ विरोजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद मनैदेखि धन्यवाद त्यसै गरेर अनिल आचार्यजी शुभकामना दिन मन लागेको छ शुभकामना दिन मन लाग्या छ मुक्तक मालामा तन लाग्या छ साह्रै राम्रो काम रहेछ भिजनमा साहित्यमा सबैको गुणगान लाग्या छ हार्दिक शुभकामना छ मुक्तकमाला परिवार र मदनजीलाई पनि भन्नुभएको छ धेरै धेरै धन्यवाद अनिल आचार्यजी तपाईँलाई पनि आज भने श्रोता कार्यक्रममा यसरी नै शुभकामनाहरू अनि मुक्तकारहरूसँगको विशेष कुराकानीमा जोड्नेछु ऐललाई भने तपाईँहरू समक्षमा मुक्तकारसँगको कुराकानी नै जोड्नेछु तपाईँले मायाले स्नेहले पठाउनुभएका श्रोता धेरै मुक्तक मसँग सुरक्षित छन् आगामी अङ्गबाट म जोड्दै जानेछु मैले तपाईँलाई सुरुवातमा पनि भनेको थिएँ म देशको विभिन्न भूभागमा पुग्दा लिएका शुभकामना म अब राख्दैछु अहिले मसँग काप्रोमा खल्ती मुक्तक संग्रह केही समय अगाडि पाठक समक्ष ल्याएर चर्चाको शिखरमा पुग्नुभएका मुक्तकार युवराज लामिसानी प्रदीप हुनुहुन्छ मिठो स्वरमा उहाँले मुक्तक वाचन पनि गर्नुहुन्छ देवद एफएममा उहाँलाई म कार्यक्रममा स्वागत गर्दैछु युवराजजी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत छ धन्यवाद मदनजी केही समय अगाडि तपाईँहरूले योगिन साहित्य समाजबाट देशव्यापी वृहत मुक्तको वाचन कार्यक्रम सञ्चालन गर्नुभयो समग्रमा त्यस कार्यक्रमको बारेमा थोरै बताइदिनुहोस् न अवश्य पनि हामीले रूपन्देहीको देवद भन्ने ठाउँमा युगिन साहित्य समाज रूपन्देहीको आयोजनामा देशभरिकै पछिल्लो समयमा चर्चाको शिखरमा रहनुभएका मुक्तकारहरूलाई उभ्याएर हामीले त्यो कार्यक्रम सम्पन्न गरेका थियौँ समग्रमा एउटा टिकटमा मुक्त कार्यक्रमको प्रारम्भ गरेका थियौँ साहित्यलाई चाहिँ अलिकति आर्थिक रूपमा पनि जोड्नुपर्छ यत्तिकै चाहिँ रचना सुन्न पाइँदैन है पैसा तिरेर रचना सुन्ने गर्नुपर्छ भन्ने बानीको विकास गरौँ भनेर हामीले उक्त कार्यक्रमको आयोजना गरेका थियौँ त्यो कार्यक्रमको संयोजक पनि थिएँ म र कार्यक्रम सबै भव्य ढङ्गले सम्पन्न भयो मुक्तकारहरूको चयन तपाईँहरूले कसरी गर्नुभयो मुक्तकारहरूको चयन जुन पछिल्लो समयमा केही प्रतियोगिताहरू भएका थिए केही अन्तरालमा जस्तै पश्चिमाञ्चल स्तरीय मुक्तक प्रतियोगिता भएको थियो एकहत्तर सालमा त्यसपछि बहत्तर सालमा नेपाल राष्ट्रिय मुक्तक प्रतिष्ठानले आयोजना गरेको मुक्तक प्रतियोगिता भएको थियो त्यसमा पनि सफलता हासिल गर्ने र धेरै पाठकले धेरैले सुन्न चाहेका मुक्तकारहरूलाई हामीले खोजेर उहाँहरूको मुक्तका आधारमा नै चयन गरेको त्यहाँ कुनै कार्य समिति बनाएर चयन गरेको होइन जसको मुखबाट धेरैजनाको मुखबाट एउटै मुक्तकारको नाम आउँछ उहाँहरूलाई नै हामीले समेटेका थियौँ योगिन साहित्य समाजले पूर्व मेचीदेखि पश्चिम कालीसम्मका मुक्तकारहरूलाई यस कार्यक्रममा समेट्न सक्यो कि सकेन सक्यो एक हिसाबले सक्यो हामीले नेपालगञ्जसँग नेपालगञ्जसम्म चाहिँ हामीले समेटेका थियौँ र यता पूर्वमा चाहिँ तपाईँको झापासँग हामी पुगेका थियौँ हजुर म स्वयं आएको थिएँ मदनजी आउनु भएको थियो <laughs> निम्तोलाई स्वीकार हामीले समग्रमा समेट्न सक्यौँ भन्यौँ है कतिपय कुरा के हो भने लेख्ने मान्छेले म लेख्छु है भनेर बाहिर पनि देखाउनुपर्छ कि म लेख्छु भन्ने कुरा कसरी थाहा पाउँथ्यो कि त साथीको माध्यमबाट थाहा थाहा पाउनु पऱ्यो कि त कुनै पुस्तकको माध्यमबाट थाहा पाउनु पऱ्यो कि त कुनै मिडियाको माध्यमबाट थाहा पाउनु पऱ्यो है हामीले चाहिँ थाहा पाएको आधारमा नै मुक्तकारहरूलाई समेटेका थियौँ हामी झापामा पनि यस्ता कार्यक्रमहरू गर्न एकदम इच्छुक छौँ युवराजी कार्यक्रममा अब भने हामी मुक्तक सुन्नुहोला तपाईँको अवश्य पनि झापामा तपाईँहरूले आयोजना गर्नुहोला टिकटमा मुक्तक यो अग्रिम शुभकामना दिन चाहन्छु म मुक्तक भाषण गर्छु हट्ने भने भ्रष्टाचारी देश कस्तो बन्थ्यो होला हट्ने भने भ्रष्टाचारी देश कस्तो बन्थ्यो होला घट्ने भने बेरोजगारी देश कस्तो बन्थ्यो होला निजी क्षेत्रहरूमा जस्तै सरकारी क्षेत्रमा पनि खट्ने भने कर्मचारी देश कस्तो भन्छ वाह गजबको मुक्तक अर्को मुक्त सुन्छौँ हामी पुनः अर्को मुक्तक जोड्छु एकअर्काको साथ छुटे मर्नै पर्छ भन्ने छ र एकअर्काको साथ छुटे मर्नै पर्छ भन्ने छ र कि बाँच्न कसैको भर पर्नै पर्छ भन्ने छ र ए पागल प्रेमी प्रेमिकाहरू हो प्रेम गर्दैमा ए पागल प्रेमी प्रेमिकाहरू हो प्रेम गर्दैमा खुलेआम चाटाचाट गर्नै पर्छ भन्ने छ र बडो मिठो तरिकाले व्यङ्ग्य कस्नुभयो अर्को मुक्तक सुन्नेछौँ हामी अन्तिम मुक्तक सुन्नेछौँ तपाईँको आवाजमा म वाचन गर्छु हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ हाम्रो सम्बन्ध पवित्र हुनुपर्छ तिम्रो पनि छुट्टै चरित्र हुनुपर्छ छुटाउन कसैले सक्दैन हामीलाई मेरो नाम तिम्रो दिलभित्र हुनुपर्छ मेरो नाम तिम्रो दिलभित्र हुनुपर्छ वाह मुक्त कस्तो यस्तो होस् युवराज छाने प्रदीपजी हामी समक्ष हुनुहुन्छ श्रोता युवराजजी कार्यक्रम मुक्तक माला सञ्चालन भएको तीन वर्ष पुरापुरी पुगेको छ कार्यक्रम मुक्तक माला तपाईँले सुरुवाती दिनदेखि नै सुन्दै आइरहनु भएको छ कार्यक्रम मुक्तक माला तपाईँलाई समग्रमा कस्तो लाग्छ कस्तो होस् भन्ने तपाईँको मनमा भित्री चाहना छ र आगामी दिनहरूमा कार्यक्रम के रहोस् भन्ने चाहनुहुन्छ एकदमै म रेडियो भिजन र मालासँग नजिकिएको पनि हाम्रो दुई तिन वर्ष भइसक्यो मुक्तक माला सुन्दै आएको मुक्तक मालाले चाहिँ देशभरिका मुक्तकारहरूलाई समेट्ने प्रयास गरेको छ यो निरन्तर जारी रहोस् यो तिन तेस्रो वार्षिकी होइन दसौँ वार्षिकीसम्म सयौँ वार्षिक वार्षिकी पनि हामीले मनाउन पाइयोस् मुक्तक मालाको यही शुभकामना व्यक्त गर्न चाहन्छु नेपाली मुक्तकको उत्थानका लागि मुक्तक मालाले आफ्नो तर्फबाट एउटा प्रयास गरिरहेको छ त्यो प्रयास निरन्तर जारी रहिरहोस् धेरै धेरै धन्यवाद यो मिठो साथ तपाईँको अमूल्य साथ हामीलाई दिनुभयो कार्यक्रम मुक्तक माला परिवार तपाईँप्रति हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु धन्यवाद तपाईँहरूलाई पनि समग्र भिजन परिवार र मदन भण्डारी र मुक्तक माला परिवारलाई पनि मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु धेरै धेरै धन्यवाद छ आदरणीय श्रोता अहिले मसँग त्यसै गरेर कार्यक्रम मुक्तक माला तीन वर्ष पुरापुरी लागेको अवसरमा आफ्ना शुभकामना सन्देशहरू बाँड्नको निमित्त मुक्तककार उदास कार्कीजी हुनुहुन्छ उहाँसँग थोरै कुराकानी म गर्नेछु काठमाडौँबाट सोझै अहिले मसँग मुक्तकार उदास कार्कीजी उदासी तपाईँलाई कार्यक्रम मुक्तक मालामा स्वागत छ धन्यवाद तपाईँको केही समय अघि उदासमन मुक्तक संग्रह पाठक समक्ष आएको थियो उदासमन मुक्तक संग्रह आउनु अघिको उदास र अहिले आइसकेपछिको उदासमा हामीले के भिन्नता पाउन सक्छौँ होला त्यो भिन्नता पाठकहरूले मूल्याङ्कन गर्ने कुरा हो त्यो भिन्नताको कुरामा अब मैले जवाफ दिनु पर्दाखेरि म आफूभित्र थिएँ आफैमा सीमित थिएँ उदास मनपछि पाठकहरूको हातमा पुगेँ पाठकहरूको मनमा पुगेँ फरक यही हो जस्तो लाग्छ मलाई यति नै हो केही समय अघि काठमाडौँमा एकलमुक्त वाचन कार्यक्रम राख्नु भएको थियो हजुर त्यो कार्यक्रमको बारेमा अलिकति प्रष्ट्याइदिनुहोस् न यस्तो हुँदो रहेछ हरेक कुराको हरेक विधाको एउटा उचाइ हुँदो रहेछ हजुर राजनीतिमा लाग्नेहरूले राष्ट्रपति प्रधानमन्त्री ताकिरहेका हुन्छन् होइन <laughs> उचाइ त छैन नि अब मैले पनि जानी नजानी एउटा मुक्तको विधा समातेँ जुन रूपमा म पाठकहरूको मनमा थिएँ भिजिरहेका थिएँ यसलाई अलिकति उचाइमा पुर्याउनु पाए हुन्थ्यो भन्ने त एउटा महत्त्व आकाङ्क्षा महत्त्वाकाङ्क्षा त हुँदो रहेछ यो भनेको के हो त भन्दाखेरि मेरो मसँग के कति दक्षता छ त मैले कति पस्किन सक्छु होला त भनेर दिने पर्फर्मेन्स भनेको त्यो एकल स्टेज नै हो साहित्यमा होस् अरू कुनै कुरामा होस् मैले चाहिँ त्यसरी अनुमान गरेँ र मैले त्यो अवसर पाएँ एकल मुक्तक प्रस्तुत गर्ने र त्यो गरिसकेपछि आत्मीय मनहरूको मुक्तकिला मनहरूको साथीहरूको जुन किसिमको मैले रेस्पोन्स उहाँहरूको स्नेह पाएँ त्यसबाट म धेरै प्रभावित भएको छु यो फिल्ममा लागेर गुमाउने भन्दा पाइने कुरा त्यो रहेछ भन्ने कुरा चाहिँ मलाई आभास भयो त्यसपछि हामी पनि निकै खुसी छौँ यतिखेर म उदास कार्कीसँग कुराकानी गरिरहेको छु आदरणीय श्रोता अब भने हामी मुक्तक सुनौँ उदासी हुन्छ म मुक्तकमा प्रवेश गरेँ मन मुटु उधिन्न सकिन रहेछ मन मुटु उधिन्न सकिन रहेछ आफ्नो पराए चिन्न सकिन रहेछ लाग्थ्यो खल्ती गरम भएपछि सबै थोक पाइन्छ लाग्थ्यो लाग्थ्यो खल्ती गरम भएपछि सबै थोक पाइन्छ तर आमार बुबा किन्न सकिन रहेछ ओहो हो मनै चसक्क पार्ने मुक्तक तपाईँले अहिले भर्खरै वाचन गर्नुभयो हामी अर्को मुक्तक सुन्छौँ म अर्कोमा प्रवेश गर्छु भत्किन थालेपछि आत्मविश्वास र अठोटहरू भत्किन थालेपछि आत्मविश्वास र अठोटहरू अति सामान्य लाग्दो रहेछ ठुला ठुला चोटहरू मलाई कुरूप देख्नुमा तिम्रो नजरको कुनै दोष छैन प्रिया मलाई मलाई कुरूप देख्नुमा तिम्रो नजरको कुनै दोष छैन प्रिया कहाँ सुन्दर देखिन्छन् र मुस्कान हराएका ओठहरू फरक फरक विधाभित्र रहेर पनि मुक्तकलाई कसरी यति चोटिलो फुर्तिलो बनाउन सकिन्छ एउटा उदाहरण उदास कार्की अहिले मसँग हुनुहुन्छ अर्को मुक्तक सुनाउँछ म अर्को मुक्तक वाचन गर्दैछु अपराधीको नुर गिरेकै हुन्छ उसको मन सधैँ भारी हुन्छ अपराधीको नुर गिरेकै हुन्छ उसको मन सधैँ भारी हुन्छ न आफन्तप्रति बफदारी हुन्छ न इमान्दारी हुन्छ कहाँ राख्ने होला लुटेर ढाँटेर कमाएको सम्पत्ति कहाँ राख्ने होला लुटेर ढाँटेर कमाएको सम्पत्ति न कात्रोमा खल्ती हुन्छ न चिहानमा आलमारी हुन्छ हामीले केही समय अघि युवराज लामिसाने प्रदीपजी जो कात्रोमा खल्ती मुक्तक सङ्ग्रह निकाल्नु भएको थियो उहाँलाई मैले झट्ट सम्झन चाहेँ अहिले यो मुक्तक तपाईँले वाचन गर्नुहुँदा अन्तिममा कार्यक्रम मुक्तक माला पुरापुरी तीन वर्ष लागेको यो अवसरमा के भन्न चाहनुहुन्छ कार्यक्रम मुक्तक मालालाई यो एकदम खुसीको क्षण हो खुसीको समय हो कुनै पनि कुराको थालनी गर्दाखेरि त्यसको हामीले धेरै पछिसम्मको त्यसको आयु सोचेका हुन्छौँ कल्पना गरेका हुन्छौँ यो जुन हिसाबले यो मुक्तक माला कार्यक्रम सुरुवाती बिन्दुहरूमा सञ्चालनमा थियो त्यसले भर्खर सिक्दै गरेका सिकारु मुक्तकारहरूको औँला समाएर उनीहरूलाई डोर्याउने प्रयास गरेको मुक्तकमालाले धेरै मुक्तकिला मनहरू धेरै सर्जकहरू जन्माएको छ यो मुक्तकमालाले भन्ने मलाई लागेको छ र यो मुक्तक लेखनको क्षेत्रमा मुक्तकमा रमाउन चाहनेहरूलाई जम्न चाहनेहरूलाई काम गरेको छ भन्ने मलाई लागेको छ र यो कार्यक्रम निरन्तर रूपमा अगाडि बढिरहोस् अझै धेरै लामो समयसम्म र नयाँ सिर्जनाहरू नयाँ सर्जकहरू यसले जन्माइरहोस् मेरो धेरै शुभकामना छ धन्यवाद सर तपाईँलाई हस् धन्यवाद तपाईँकाबास रेडियो विजन एकानब्बे दशमलव छ मेगामा कार्यक्रम मुक्तकमाला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा कार्यक्रम सुन्दै गर्नुहोस् न कार्यक्रम मुक्तक मालाको तीन वर्ष पुगेको यो अवसरमा आदरणीय श्रोता अहिले मसँग सात बाटो ललितपुर बस्नुहुने मिठो मुक्तक लेख्नुहुने विष्णु बाबु देवकोटा हुनुहुन्छ विष्णु बाबु देवकोटाज्यू तपाईँलाई कार्यक्रम मुक्त मालामा स्वागत छ हजुर धन्यवाद हामी आज थोरै कार्यक्रम तीन वर्ष पुगेको अवसरमा शुभकामना आदान प्रदान गर्नेछौँ अनि तपाईँको आवाजमा मिठा मिठा तीन मुक्त खराबहरू सुन्नेछौँ हालको नेपाली मुक्तको अवस्थालाई तपाईँले कसरी हेर्दै हुनुहुन्छ अहिले जुन मुक्तको जुन उचाइ अहिले माथि गइरहेको छ त्यसलाई तपाईँले कसरी हेर्नुहुन्छ धन्यवाद मदनजी तर मुक्तक मैले हेरिरहँदा मैले आफूले फिल गरी गरिरहँदा मुक्तकको उचाइ बढिरहेको छ तर म आफूलाई कता कता के लाग्छ भने मुक्तक विधालाई मुक्तक विधा जति महत्त्वपूर्ण छ जति इम्पोर्टेन्ट छ जति मुक्तकले जति कुराहरू समेट्छ जति जीवन जगतका कुराहरू समेट्छ त्यति हातसम्म मुक्तकलाई अझै पुर्याउन सकिएको छैन जस्तो लाग्छ म आफूलाई चाहिँ अब खालि कहिलेकाहीँ अलिक सस्तो ढङ्गले प्रचार प्रसार गरिदिने मुक्तकलाई सस्तो रूपमा लिइदिने पनि मैले बुझेको छु मैले देखेको छु तर त्यो मात्रै नभइकन एउटा काव्यिक विधा हो यसलाई काव्यिक रूपमा लैजानुपर्छ भन्ने जस्तो मलाई लाग्छ मुक्तकका स्वरूपमा चार हरब आए तर गरुङ्गो भारी भएका मुक्तक नआएर पो यस्तो भयो कि अब त्यसलाई त्यसरी बुझ्दा पनि हुन्छ तर गरुङ्गो भारी जति मुक्तकले जति बोक्न सक्छ जति मुक्तकको जुन आयतन छ जति फराकिलो छ चार हरफमै जति समेटिन्छ त्यति समेटिन अझै सकेको छैन जस्तो लाग्छ म आफूलाई चाहिँ जति देख्दाखेरि जति सजिलो छ जति सजिलो लाग्छ मुक्तक त्यति सजिलो विधा हो जस्तो मलाई लाग्दैन किनकि चार हरभित्र हामीले त्यसमा धेरै गहिरो साहित्यिक कुराहरू अटाउन सक्छौँ जस्तो लाग्छ म आफूलाई यहाँसम्म अहिले आफू आइपुग्दाखेरि तपाईँले मुक्तक लेख्न थाल्नु भएको कति भयो होला एकदम मुक्तक लेख्न थालेको यति नै भनेर चाहिँ भनिरहनु भन्दा पनि मैले मेरो साहित्यिक करियर साहित्यिक यात्रा मैले मुक्तकबाटै सुरु गरेँ होइन पहिला मुक्तक थियो या के थियो म जान्थिनँ बुझ बुझ्थिनँ तर पछि बुझ्दै जाँदाखेरि मैले सुरु गरेको विधा चाहिँ मुक्तक नै रहेछ जस्तो लाग्छ आदरणीय श्रोता यतिखेर हामी समक्ष विष्णु बाबु देवकोटाजी हुनुहुन्छ थोरै हामीले मुक्तका कुराकानी गऱ्यौँ अब हामी मुक्तक सुनौँला सर तपाईँको मिठो आवाजमा हस् धन्यवाद पक्कै तिमीले पराईको आँगन टेकेको हुनुपर्छ पक्कै तिमीले पराईको आँगन टेकेको हुनुपर्छ मलाई लाग्छ त्यो भाग्यमा अर्कै लेखेको हुनुपर्छ नत्र किन चर्काउँथ्यो र मेरो मनलाई घरिघरि नत्र किन चर्काउँथ्यो र मेरो मनलाई घरिघरि सायद तिमीले यो छातीलाई सिसा देखेको हुनुपर्छ अर्को मुक्तक सुन्नेछौ है बोला धन्यवाद अर्को मुक्तक जोड्न चाहे फेरि लाग्छ तिम्रो कठोर मुटु घमण्डको संसार हो लाग्छ तिम्रो कठोर मुटु घमण्डको संसार हो दिलमा कुल्सी हिँड्नु तिम्रो अहंकार हो कलेजी नै रेटुला झै गर्छ त्यो हेराई पनि कलेजी नै रेटुला झै गर्छ त्यो हेराई पनि बुझ्दिन खै तिम्रो आँखा छोरा हो कि तरबार क्या गजबको मुक्तक सुनाउनु भयो हामी अन्तिम एउटा मुक्तक सुन्नेछौँ अब अर्को मुक्त जोड्न चाहे फेरि छाती पोल्ने तिम्रो वचन राप भन्दा फरक छैन छाती पोल्ने तिम्रो वचन राप भन्दा फरक छैन मलाई देऊ जुन पीडा पाप भन्दा फरक छैन जति रेटा खुकुरी भई तिम्रो धार लुकाइदिन्छु जति रेट र खुकुरी भए तिम्रो धार लुकाइदिन्छु साँच्चै अब यो मुटुनी दाब भन्दा फरक छैन निकै मजा लाग्यो तपाईँको मुक्तक अनि तपाईँको वाचन शैलीबाट पनि निकै प्रभावित भए म धन्यवाद हाम्रा श्रोताहरू पनि निकै खुसी मनले निरहनु भएको होला अहिले कार्यक्रम अन्तिममा कार्यक्रम मुक्तक माला सञ्चालन भएको यो तीन वर्ष पुगेको अवसरमा मैले तपाईँलाई थोरै समय तपाईँको सुटुक्क छोडेर लिएर आएँ के भन्न चाहनुहुन्छ कार्यक्रमलाई हजुर धन्यवाद मदनजी मलाई पनि खुसी लागेको छ मैले यहाँको यो कार्यक्रम मुक्तकमाला तिन वर्ष पुगेको उपलक्ष्यमा मैले पनि मुक्तक सम्बन्धी केही कुराहरू राख्ने अवसर पाएँ मलाई यो मौका दिनुभयो र यहाँलाई व्यक्तिगत रूपमा यहाँलाई पनि धन्यवाद र रेडियो भिजन परिवारलाई पनि म धन्यवाद टक्काउन चाहन्छु र मुक्तक माला कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दछु धन्यवाद सर थ्याङ्क यू आदरणीय श्रोता अहिले तपाईँ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ देशका विभिन्न ठाउँमा रहनुभएका चर्चित मुक्तकारहरूसँगको विशेष कुराकानी म आज राखिरहेको छु म देशका विभिन्न ठाउँमा पुग्दा त्यहीँनिर उहाँहरूसँग गरिएको कुराकानी म राखिरहेको छु आजको बसाईमा उहाँहरूसँग कार्यक्रम माला तीन वर्ष पूरा पुगेर चार वर्ष लागेको अवसरमा शुभकामना आदान प्रदान गरिरहेको छु सँगसँगै उहाँहरूकै आवाजमा हामी मुक्त खरबहरू पनि सुनिरहेका छौं यसै क्रममा मसँग अहिले मुक्तकार सुनिल अधिकारीजी हुनुहुन्छ सुनिलजी कार्यक्रम मुक्तकमालामा स्वागत तपाईँलाई हार्दिक धन्यवाद कार्यक्रम मुक्तक मालालाई निकै पहिलेबाट निहाल्दै आइरहनु भएको छ कार्यक्रम मुक्तक मालामा तपाईँले पनि सहभागिता जनाउँदै आइरहनु भएको छ मलाई एकदम खुसी लागिरहेको छ अलिकति मैले सामाजिक सञ्जालको कुरा जोड्न चाहेँ तपाईँसँग कुराकानी गर्दै जाँदाखेरि सामाजिक सञ्जाललाई प्रयोग गर्न जानियो भने कतिसम्म हुँदो रहेछ भन्ने एउटा उदाहरण सुनिल अधिकारीज्यू पनि हुनुहुन्छ क्यानभास त्यसको एउटा उदाहरण हो थोरै यसबारेमा बताइदिनुहोस् न धन्यवाद मदन भाइ मेरो एउटा सोचको परिणाम हो म फेसबुकमा फेसबुकको दुनियाँमा प्रवेश गरेको सायद हुँदैछ अहिले तिन वर्ष भयो भनौँ जब म आएँ यो फेसबुकको दुनियाँमा तब कयौँ राम्रा लेख्नेहरू धेरै धेरै राम्रा लेख्ने लेखकहरू अनि आफैले आफ्नो रचनालाई एकदम राम्रो भन्दै हिँड्ने मान्छेहरू पनि भेटेँ धेरै थरीका यस्ता मान्छेहरूको सङ्गत गर्दै जाँदाखेरि एउटा के लाग्यो भने जसको रचना रचना बोल्छ जसको मुख बोल्दैन जसको रचना बोल्छ ती चाहिँ अलिकति ओझेलमा परेका हुन् कि जस्तो चाहिँ मलाई भान भयो रचना राम्रो हुनु पर्यो व्यक्ति होइन त्यस्तो रचनालाई म मेरो वालमा सेयर गर्छु भन्ने एउटा सोच बनाएको थिएँ पछि सोच्दै जाँदाखेरि यसलाई यति मात्रै गरेर त के राम्रो होला र भन्ने जस्तो लागेर अनि एउटा क्यानभासको सोच निकालेँ मैले हजुर हजुर त्यसमा चाहिँ म र कहिले म र कहिले मेरो छोरा सौगातले चाहिँ स्रष्टाको स्केच बनाएर अनि स्रष्टाको चाहिँ रचनालाई त्यसमा पोस्ट गर्ने चाहिँ यो नयाँ पेज चाहिँ एउटा बनाएँ र त्यही अनुरूप चाहिँ क्यानभासको जन्म भएको हो र क्यानभास पनि अब एक वर्ष पुग्दै पुग्दैछ तपाईँ मुक्तक पहिलेबाट नै लेखिरहनु भएको छ केही समय अघि कार्यक्रम मुक्तक मालामा मैले तपाईँलाई पाहुना बनाएर लिएर आउँदा संग्रह निकाल्ने भनेर भन्नुभएको थियो मुक्तक संग्रह अहिलेसम्म पनि संग्रह नआउँदा पुनः सोही प्रश्न मैले तपाईँ समक्ष राख्न चाहे कहिलेसम्ममा चाहिँ हामीले तपाईँको मुक्तक संग्रह पढ्न पाउँछौँ होला यो आफ्ना अग्रज अनुजहरूले पनि सबैले धेरै प्रायले किताब निकालिसके अहिले त पहिला किताब मुक्तकको धेरै भविष्य धेरै राम्रो छ निकाल्न पाए त हुन्थ्यो भन्ने एक मन त लाग्छ अनि अर्को मन चाहिँ फेरि अझै पनि मान्छेलाई यो मुक्तकको किताब पढेर किनेर चाहिँ किनेर पढौँ भन्ने चाहिँ अलिकति भाव विकास भइसकेको छैन कि जस्तो पनि लाग्छ हुन त अहिले अब धमाधम धेरैजनाको किताबहरू चाहिँ त्यो विमोचनमा आफू पनि गइया छ धेरैजनाले किताब निकाल्दै हुनुहुन्छ सोच बनाउन त सकिन्छ तर मुख्य कुरो यहाँ क्वान्टिटी भन्दा पनि सङ्ख्यात्मक भन्दा पनि गुणात्मक हिसाबले मैले अहिलेसम्म लगभग साढे तिन सयवटा मुक्तक लेखेँ तर आफैलाई चित्त बुझ्ने त्यसबाट छानु भन्यो भने आदि पनि होला नहोला थाहा छैन मैले हेरेको त छैन जुन दिन हो ल अब किताब निकाल्नलाई पुग्यो किताब निकाल्न हुने खालका मुक्तकहरू मैले चाहिँ लेखेँ भन्ने जुन दिन लाग्छ म त्यही दिन किताबको काम सुरु गर्छु मन आधी किलो एक पा आधी किलो एक पा भइरहेको छ तराजुको दुवै पल्ला मिल्या छैन अहिलेलाई त्यसै भन्नु कि भनौँ न समय नआउँदै केही पनि कुरो मैले गर्छु भनेर पनि हुँदैन समय आएपछि त्यो टरेर पनि टर्दैन मुक्तक दाइ हो हर्चिएर कहिल्यै नसकिने ज्ञान नै ठूलो धन हो पढ्न जाने किताब होइन ज्ञानको मूल जीवन हो खर्चिएर कहिल्यै नसकिने ज्ञान नै ठूलो धन हो पढ्न जाने किताब होइन ज्ञानको मूल जीवन हो पाप र धर्म छुट्याउन किन मन्दिर जान्छौ तिमी पाप र धर्म छुट्याउन किन मन्दिर जान्छौ तिमी सबैभन्दा पवित्र मन्दिर तिम्रो आफ्नै मन हो मसँग त पुरानैमा त नयाँ नयाँ त्यति त गरे छैन नयाँ त फेरि प्रायले सुन्नु पनि भएको होला त्यही भएर म पुरानैलाई दोहोऱ्याउने कोसिस गर्दैछु मूर्खको भजन भन्दा विद्वानको गाली मनपर्छ सुकेको भन्दा फलले नुहेको डाली मनपर्छ मूर्खको भजन भन्दा विद्वानको गाली मनपर्छ सुकेको भन्दा फलले नुहेको डाली मनपर्छ गुणगान गाउने ओठ होइन सेवा गर्ने हाट ठुलो गुणगान गाउने ओठ होइन सेवा गर्ने हात ठूलो फूलको कवि गोडमेल गर्ने माली मनपर्छ निकै मिठो मुक्तक हामी आदरणीय श्रोता सुनिल अधिकारीजीसँग कुराकानी गरिरहेका छौं मुक्तक नै सुनौला दियोले सधैँ उज्यालो छर्छ आफू बोलेर पनि गुण त छोड्दैन सुनले आगोमा गलेर पनि वृक्षले हेर जीवन छौन्जेल छाया दिन्छ नै जलेर फेरि ताप दिन्छ त्यसले ढलेरै पनि निकै मिठो मुक्तक मिठा मिठा मुक्त गरबहरू कार्यक्रममा तपाईँले भयो हामीलाई अन्तिममा कार्यक्रम मुक्तक माला पुरै तिन वर्ष पुगेको अवसरमा हामी शुभकामना आदान प्रदान पनि गरिरहेका छौँ के भन्नु चाहनुहुन्छ कार्यक्रम मुक्तक मालालाई समग्रमा मुक्तक अब चाहिँ एउटा मुक्तक कार्यक्रमको चाहिँ पुरानो धेरै पुरानो चाहिँ कार्यक्रम हो मैले बुझेअनुसार यो मुक्तकमाला शरीर हो मदन भण्डारी त्यसको आत्मा हो मुक्तकमालाको मुक्तक उपना मदन भण्डारी बिना गर्न सकिँदैन मुक्तक माला जबसम्म चलिरहन्छ मदन भण्डारी नै त्यसमा चाहिँ उद्घोषक बनेर आइरहन् भन्ने मेरो चाहना छ अनि अर्को तिन वर्ष पुरा गरेको मुक्तकमालाले चाहिँ तिन वर्ष पुरा गरेको उपलक्षमा मेरो तर्फबाट धेरै धेरै हार्दिक शुभकामना मङ्गलमय शुभकामना छ यसरी नै निरन्तर मुक्तकको विकासमा चाहिँ लागिरहन सक्नु मुक्तकमालाले यही मेरो शुभकामना मिठो शुभकामना बाँड्नुभयो कार्यक्रममा आफ्नो छोटो समय चोरेर हामीलाई भयो तपाईँलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद सबै मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ अनि यो विशेष अङ्क हामी तपाईँहरू समक्ष जोडिरहेका छौँ यसै क्रममा Muktak Mala at the rate Gmail dot कममा नानु मगर्जीले भएको शुभकामना म कार्यक्रममा तपाईँहरू समक्ष राख्दैछु नानु मगर्जी कार्यक्रम मुक्तक मालालाई यसो भन्नुहुन्छ दर्शन नमस्कार साहित्यिक अभिवादन अनि मुक्तकमाला सञ्चालक आदरणीय पिडी मदन सर लगायत मुक्तकमाला युनिटलाई युनिट सम्पूर्णलाई साहित्यिक अभिवादन तक्राउन चाहन्छु म नानु मगरको तर्फबाट साथै मुक्तकमाला मन पराइदिनु हुने मुक्तकमाला सुनेर बस्नुहुने पूर्व मेची पश्चिम महाकालीदेखि लिएर देश विदेशमा रहेर पनि सुनिरहनुहुने माया गरिरहनुहुने सम्पूर्ण सम्पूर्ण अग्रज अनुज र समकालीन मुक्तक मनहरूमा पनि साहित्यिक अभिवादन टक्राउन चाहन्छु विशेष आज मुक्तकमालाको जन्मदिन परेको हुनाले र तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा लागेको सुवर अवसरमा मुक्तकमाला परिवारलाई पूर्व मेची पश्चिम महाकालीसम्म अझै सम्पूर्ण सरदारको घर घर घर दैलोमा गुन्जिरहन सकोस् मदन सरको सुमधुर आवाजमा मुक्तकमाला मेरो यही शुभकामना छ हजुरलाई मेरो त हर्षदा ढटकन बनेको छ मुक्तकमाला मेरो मेरो मनको साथी बनेको छ देश परदेशमा रहेर पनि मुक्तकमाला सुनेर सुनिरहँदा आफ्नो काम आफ्नो ठकाई मेटीको आभास हुन्छ पहिलोचोटि सिकारु मुक्तक थियो त्यो पनि प्रसारण गर्नु गरिदिनुहुँदा मलाई धेरै खुसी लागेको थियो उहाँको त्यही मुक्त उहाँको त्यो पहिलोचोटि प्रसारणबाट नै म मुक्तक लेख्नलाई हौसला जागेको भन्न चाहन्छु विशेष किनकि एउटा रेडियो आफूले सिकेको आफूले भर्खर भर्खर सिक्दाखेरि रेडियोमा प्रसारण हुँदा हुँदाखेरि धेरै खुसी लागेको थियो मुक्तक मालाको जन्मदिनको अवसरमा मुक्तक हरफहरू दिएर उपस्थित भएको छु मुक्त हरफहरू यसरी सुरु हुन्छ जिन्दगीको साथ बनी बसेका छौ मुक्तकमाला जिन्दगीको साथ बनी बसेका छौ मुक्तकमाला मेरो मनको ढुकढुकी बनेको छौ मुक्तकमाला चन्द्र सूर्य जही चम्किरहनु अगाडि लम्किरहनु चन्द्र सूर्य जही चम्किरहनु अगाडि लम्किरहनु दुःख पीडा भुलाउनलाई हर घडी हर घडी चलेको छौ मुक्तकमाला जिन्दगीको साथ बने बसेको छौ मुक्तकमाला मेरो मनको ढुकढुकी बनेको छौ मुक्तकमाला हस्त धन्यवाद नानु मगर्सीले निकै मिठो तरिकाले यसरी हामीलाई शुभकामना बाँड्नुभयो धेरै धेरै धन्यवाद नानु मगर्सी तपाईँलाई पनि म तपाईँहरू समक्ष श्रोता कार्यक्रममा मुक्तकारहरूसँगको कुराकानी नै जोडिरहेको छु आदरणीय श्रोता मसँग दुई प्रिय मुक्तक मनहरू हुनुहुन्छ कार्यक्रम मुक्तक मालालाई सुरुवाती दिनदेखि नै उहाँहरूले मिठो माया बाँडिरहनु भएको छ आज प्रत्यक्ष फुटबलमा उहाँहरूसँग भेट भएको छ मेरो सम्झना रेग्मी सानो अनि त्यस्तै गरेर सबिना अधिकारीजी अहिले हामी समक्ष हुनुहुन्छ म समक्ष हुनुहुन्छ म सुरुमा सम्झना रेग्मी सानोजीसँग कुराकानी गर्न चाहिँ सम्झनाजी कार्यक्रम मुक्तकमा स्वागत छ तपाईँलाई धन्यवाद कार्यक्रम मुक्तक माला सुरुवाती दिनदेखि नै तपाईँ सुन्दै आइरहनु भएको छ मिठो माया बाँडिरहनु भएको छ कार्यक्रम मुक्तक माला तपाईँलाई समग्रमा कस्तो लाग्छ मुक्तको उत्थान र विकासको लागि मुक्तक मालाको योगदान एकदम उल्लेखनीय छ मैले सुरुदेखि नै सुन्दै आएको छु एकदम उत्कृष्ट छ कार्यक्रमको अझै प्रगति हुँदै जाओस् तपाईँलाई कार्यक्रम मुक्तक मालाको सबैभन्दा मनपर्ने पक्ष के होला एउटा के पछि मनपर्छ भने तपाईँले सामाजिक सञ्जालबाट उत्कृष्ट सर्जकहरूको उत्कृष्ट रचना सङ्कलन गरेर वाचन गर्नुहुन्छ को अग्रज को अनुज त्यस्तो धारणालाई नछुट्याइकन सबैलाई समान सहभागिता दिनुहुन्छ त्यो एकदम सबल पक्ष हो कार्यक्रमको यसलाई निरन्तरता दिँदै जानुहोला हामी सँगसँगै तपाईँका मुक्तक पनि सुन्नेछौँ तपाईँ तयारी अवस्थामा रहनुहोला म यतिकैमा सबिनाजीसँग कुराकानी गर्न चाहन्छु सबिनाजी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत छ धन्यवाद कार्यक्रम मुक्तक माला तपाईँ पनि सुरुवाती दिनदेखि नै सुन्दै आइरहनु भएको छ कार्यक्रम मुक्तक माला तपाईँलाई कस्तो लाग्छ एकदम राम्रो लाग्छ प्रोग्राम हामी मुक्तक मन पराउने मुक्तकलाई माया गर्ने मान्छेहरूलाई मुक्तक यो प्रोग्राम हुनु भनेको सबैभन्दा उत्कृष्ट त्यो नै हो जस्तो लाग्छ त्यसैमाथि पनि मुक्तकमाला यस्तो एउटा कार्यक्रम हो कि जहाँ चाहिँ हामी अनुजदेखि लिएर गएर अग्रजहरूसम्म सबैको जुन पनि रचनाहरू छन् उत्कृष्ट रचनाहरू ती रचनाहरूलाई चाहिँ तपाईँले जसरी ठाउँ दिनुभएको छ त्यो चाहिँ एकदम सबल पक्ष हो सँगसँगै मुक्तक जुन मुक्तक दोहोरीलाई चाहिँ कला भनौँ कि अब त्यसलाई प्रस्तुत गर्ने कलादेखि लिएर गएर हरेक कुराको मलाई चाहिँ एकदमै राम्रो लागेको पक्षहरू धेरै छन् समग्रमा भन्नुपर्दा त्यो मुक्तक दोहोरीको कार्यक्रम जुन राख्नुभएको छ त्यो चाहिँ एकदम मजा लाग्छ राम्रो लाग्छ हुन्छ धेरै धेरै धन्यवाद हामी तपाईँका मुक्तक पनि सुन्नेछौँ तयारी अवस्थामा रहनुहोला यतिकैमा सम्झना सानोजीका हामी मुक्त गरापर सुन्नेछौँ मुक्तक सुनौ सम्झनाजी हुन्छ मेरो पहिलो मुक्तक दिन दुखी सघाउनेलाई सजाय तोकिन्छ दिन दुखी सघाउनेलाई सजाय तोकिन्छ बाँच्ने आशा जगाउनेलाई सजाय तोकिन्छ हत्या हिंसा बलात्कार हुँदा मन बस्छन् सबै यहाँ माया लगाउनेलाई सजाय तोकिन्छ अर्को अर्को चाहिँ साँच्चै माया गरेको भए फिर्ता पठाइदेऊ साँच्चै माया गरेको भए फिर्ता पठाइदेऊ अमूल्य पल्छन् कतिपय फिर्ता पठाइदेऊ मेरा सारा उपहार फिर्ता पठाउनु भन्दा तिमीसँग बिताएको त्यो समय फिर्ता पठाइदेऊ तिमीसँग बिताएका ती समय फिर्ता पठाइदेऊ अन्त्यमा कार्यक्रमलाई के भन्न चाहनुहुन्छ एकदम खुसी लागेको यो हाम्रो लागि एकदम खुसीको कुरा हो हामी जस्तो सर्जकहरूको लागि आगामी दिनहरूमा पनि हजुरको यो कार्यक्रमप्रतिको लगाव नघटोस् सर्जक श्रोताहरू एकदम बढ्दै जाउन् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु धन्यवाद सुन्दराजी हामी सबिना अधिकारीतर्फ फर्क्यौँ श्रोता उहाँका मुक्तक अब हामी सुन्नेछौँ रसिला कसिला स्वादिला गुलिया मुक्तक सुन्नेछौँ फुर्तिला मुक्तक सुन्नेछौँ सबिनाजी मुक्तक सुनौ सक्नै सुरु गर्छु चित्र हेरेका हौ या चरित्र मरिहत्य गर्छौ नपरिचित र मित्र मरिहत्य गर्छौ यसरी प्रस्ताव बारम्बार इन्कार गर्दा पनि यसरी प्रस्ताव बारम्बार इन्कार गर्दा पनि आखिर के देख्यौ र म भित्र मरिहत्य गर्छु के देख्यौ र म भित्र मरिहत्य गर्छु अर्को मुक्त हामी सुनौ अर्को सुनाउँछु तिम्रो हातबाट सिन्को उठ्दैन ढल्दैन भन्नुहुन्छ तिम्रो हातबाट सिन्को उठ्दैन ढल्दैन भन्नुहुन्छ कहिल्यै घर सफा हुन्न चुलो बल्दैन भन्नुहुन्छ तिम्रो हातबाट सिन्को उठ्दैन ढल्दैन भन्नुहुन्छ कहिल्यै घर सफा हुन्न चुलो बल्दैन भन्नुहुन्छ पिहे नहुन्जेल तिमी भए केही चाहिन्न भन्नुहुन्थ्यो ओ पिहे नहुन्जेल तिमी भए केही चाहिन्न भन्नुहुन्थ्यो अहिले त काम गर गफलाएर मात्रै चल्दैन भन्नुहुन्छ क्या भन्नुहुन्छ है अर्को हामी अन्तिम मुक्तक सुन्नेछौँ तपाईँको पोहोर माग्यौ यो साल फिर्ता पठाएछौ पोहोर माग्यौ यो साल फिर्ता पठाएछौ कि तोड्यौ र माया जाल फिर्ता पठाएछौ पोहोर माग्यौ यो साल फिर्ता पठाएछौ कि तोड्यौ र माया जाल फिर्ता पठाएछौ पिरतीको निशान भनी दिएकी थिएँ मैले मिस्टोरीले बिर्से पनि दिएकै हो पिरतीको निशान भनी दिएकी थिएँ मैले मैले आएर जाले रुमाल फिर्ता पठाएछु मैले आएर जाले रुमाल फिर्ता पठाएछु हामी कार्यक्रम मुक्तक माला तीन वर्ष पुरापुरी पुगेको यो अवसरमा शुभकामना आदान प्रदान गरिरहेका छौँ अन्त्यमा कार्यक्रम मुक्तक मालालाई के भन्न चाहनुहुन्छ मुक्तक माला आफैमा पनि भिन्न कार्यक्रम हो एकदम नेपाली मुक्तकको विकासको लागि यसले खेलेको भूमिका सायदै मैले शब्दमा व्यक्त गर्न सक्दिनँ होला सायद शब्दले त्यतिसम्म पुर्याउन सक्ने क्षमता छैन होला ममा जस्तो लाग्छ यो प्रोग्रामको चाहिँ जति पनि श्रोताहरू हुनुहुन्छ जति पनि प्रशंसकहरू हुनुहुन्छ उहाँहरू चाहिँ बढ्दै जानु अझै राम्रो राम्रो प्रोग्रामहरू ल्याउँदै जानु जति पनि स्रष्टाहरू समेट्न सक्नुहुन्छ हजुरले उत्कृष्ट रचनाहरूलाई चाहिँ आफ्नो भन्दा पनि उत्कृष्ट रचनाहरूलाई चाहिँ ठाउँ दिँदै गएमा पक्कै पनि कार्यक्रमको अझै उत्तर उत्तर प्रगति हुनेछ धन्यवाद हस् धन्यवाद यो अवसरको लागि सम्झनाजी र सबिनाजीको यो कुराकानीबाट नै तपाईँले अनुमान लगाइसक्नुभयो म देहीमा रहँदा उहाँहरूसँग लिएको यो कुराकानी हो यसै क्रममा मसँग सागर भण्डारी विभोरजी र ध्रुवराज पन्थीजीसँग पनि त्यही भेट भएको थियो र उहाँहरूसँगको कुराकानी अब म जोड्दैछु थोरै गाह्रो भयो हामीलाई कुराकानी गर्न पछाडि ठुलो ठुलो आवाजमा चर्को चर्को आवाजमा मेसिनहरू चलिरहेका थिए त्यही भएर हामीले थोरै छोटो कुराकानी गऱ्यौँ सागरजी कार्यक्रम मुक्तक मालामा स्वागत छ मलाई धन्यवाद कार्यक्रम मुक्तक माला सञ्चालन भएको तिन वर्ष पुरा पुरै पुगेको छ यो खुसियाली हामीले तपाईँसँग पनि बाँड्न चाह्यौँ कार्यक्रम मुक्तक माला समग्रमा तपाईँलाई कस्तो लाग्छ एकदमै राम्रो लाग्छ मैले रचनाहरू पनि पठाउने गर्छु विदेशमा हुँदाखेरि पनि सुनिरहन्थेँ शुभकामना धेरै खुसी लागेको छ यसले निरन्तर यस्तो भइरहोस् यो त्यो सवाल जब आफ्नो चाहिँ अझै मनपर्छ कार्यक्रम मुक्तक मेला तपाईँलाई कस्तो हुनुपर्छ भन्ने लाग्छ या तपाईँको चाना बमोजिम कार्यक्रम गइरहेछ कि छैन तपाईँको मनमा के लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिनै भन्नु राम्रो छ अब त्यो त्यही अनुसारको गीत पनि बजिरहन्छ अनुसारको राम्रो छ मलाई कार्यक्रम मुक्तक मेलाको सबैभन्दा मनपर्ने पक्ष के हो तपाईँको लागि त्यही सवाल जवाफ नै हो अनि सबैलाई समेट्नुहुन्छ त्यही नै राम्रो लाग्छ हामी छोटो कुराकानी गऱ्यौँ तपाईँको मुक्तक पनि सुन्नेछौँ दुईवटा मुक्तक हामी सुन्नेछौँ मुक्तक सुनौँ सागरजी हुन्छ म मुक्तक सुनाउँछु ऊ गाउँ छोडी हिँड्यो टाढा सहर आयो मान्छेको मन त हो खै के के रहर आयो ऊ गाउँ छोडी हिँड्यो टाढा सहर आयो मान्छेको मन त हो खै के के रहर आयो घरजम गरेथ्यो खै किन कसैले मारिदिएछ एक दिन बुढा बा आमालाई त्यस्तो खबर आयो एक दिन बुढा बा आमालाई त्यस्तो खबर आयो हामी अर्को मुक्तक सुन्नेछौँ भने विश्वासका तेन्द्रहरू कतै चलमलाएका छन् जङ्घार तरी आउने सपनाहरू ढलपलाएका छन् विश्वासका तेन्द्रहरू कतै चलमलाएका छन् जङ्घार तरी आउने सपनाहरू ढलपलाएका छन् कोही जान्छ छेउबाट मनको दहमा ढुङ्गा हानी कोही जान्छ छेउबाट मनको दहमा ढुङ्गा हानी निद्राबाट जागे जाँ भोक प्यास खलबलाएका छन् निद्राबाट जागे जाँ भोक प्यास खलबलाएका छन् निद्राबाट जागे जाँ भोक प्यास खलबलाएका छन् सागर भण्डारी विवरजी तपाईँलाई धेरै धेरै धन्यवाद आफ्नो छोटो समय हामीलाई सुटुको छोरेर बाँड्नुभयो हजुर धन्यवाद त्यसै गरी श्रोता मसँग अर्का मुक्तकमन ध्रुवराज पन्थीजी हुनुहुन्छ ध्रुवराजजी तपाईँलाई कार्यक्रम मुक्तकमालामा स्वागत छ हजुर धन्यवाद आज रूपन्देहीको देवदहमा आइपुग्दा तपाईँसँग भेट भयो तपाईँको घर यति हो मेरो घर चाहिँ गुल्मी हो सर गुल्मी के को सिलसिलामा अहिले यहाँ आउनु अहिले चाहिँ म अध्ययनको सिलसिलामा चाहिँ बोटलमा छु कार्यक्रम मुक्तक माला निकै पहिलेदेखि सुनिरहनु भएको छ कार्यक्रम मुक्तक मालामा सहभागिता पनि जनाउँदै गर्नुहुन्छ कार्यक्रम मुक्तक माला समग्रमा तपाईँलाई कस्तो लाग्छ समग्रमा भन्दाखेरि चाहिँ एकदम राम्रो लाग्छ जो सुनिरहेको छु के मनपर्छ कार्यक्रम मुक्तक मालाको मुक्तक मालामा आउने चाहिँ तपाईँले चाहिँ हरेक किसिमको चाहिँ मुक्तकहरू समावेश गर्नुहुन्छ होइन हरेक अब स्रष्टका चाहिँ रचनाहरू चाहिँ मुक्तकहरू चाहिँ अब वाचन गर्नुहुन्छ अनि हुने सवाल जवाब चाहिँ अब अझ धेरै राम्रो लाग्छ मलाई सल्लाह सुझाव प्रतिक्रिया कुनै बाँड्नुपर्ने छन् कि कार्यक्रमलाई अब अहिलेसम्म त त्यस्तो छैन अब भएसम्म चाहिँ भनौँ न हुन्छ हामी तपाईँको पनि मुक्तक सुन्नेछौँ मुक्तक सुनौँ दुर्गाजी हजुर फेरिएको छैन अझै बनोट अझै उस्तै नै छ फेरिएको छैन अझै बनोट अझै उस्तै नै छ उस्तै नै छ अझै पनि त्यो खोट उस्तै नै छ अस्ति मात्रै काँडाले घोचेको आज निको भयो फेरिएको छैन अझै बनोट अझै उस्तै नै छ उस्तै नै छ अझै पनि त्यो खोर उस्तै नै छ अस्ति मात्रै काँडाले घोचेको आज निको भयो वर्षौँ अघि फुलले दिएको चोट अझै उस्तै नै छ वर्षौँ अघि फुलले दिएको चोट अझै उस्तै नै छ अर्को मुक्त सुन्नेछौँ जब यादहरूको आगमन बार बार हुन्छ जब यादहरूको आगमन बार बार हुन्छ तब याद पनि मुटु रेट्ने धारिलो धार हुन्छ दिलभित्र बस्नेले दिलमा छुरा रोपेर गयो जब यादहरूको आगमन बार बार हुन्छ तब याद पनि मुटु रेट्ने धारिलो धार हुन्छ दिलभित्र बस्नेले दिलमा नै छुरा रोपेर गयो यो कस्तो घाउ हो न सन्चो हुन्छ न उपचार हुन्छ यो कस्तो घाउ हो न सन्चो हुन्छ न उपचार हुन्छ यो कस्तो घाउ हो न सन्चो हुन्छ न उपचार हुन्छ दुर्वराज पन्थीजी हुनुहुन्थ्यो हामी समक्ष तपाईँलाई पनि धेरै धेरै धन्यवाद हजुर हजुर धन्यवाद यसै क्रममा कार्यक्रम मुक्तक मालालाई तपाईँहरू समक्ष इन्टरनेट संसारमा पुर्याउन हरदम मलाई मद्दत गरिरहनुहुने इन्टरनेट संसारका साथी प्रदीप बस्नेत कार्यक्रम मुक्तकमालालाई यसरी आफ्ना शुभकामना व्यक्त गर्नुहुन्छ कार्यक्रम मुक्तकमाला तिन वर्ष पुगेर चार वर्ष लागेकोमा मलाई धेरै खुसी लागेको छ हामीले यो कार्यक्रम सडतिसौँ अङ्कदेखि इन्टरनेटमा छाडेका हौँ मलाई सुरुमा यो कार्यक्रमले त्यस्तै चर्चा पाउँछ जस्तो लागेको थिएन तर मदन दाईको मेहनत र लगनशीलताले यहाँसम्म आइपुग्यो यसरी नै कार्यक्रमको सयौँ अङ्क रेडियोमा आओस् देश अनि विदेशसम्म गुन्जिरहोस् मुक्तकमालालाई धेरै धेरै शुभकामना धेरै धेरै धन्यवाद प्रदीप बस्नेत तपाईँलाई पनि तपाईँको यो साथको निमित्त हामी एकदमै आभारी छौँ तपाईँप्रति अन्त्यमा श्रोता कार्यक्रम मुक्तक माला यहाँसम्म आइपुग्नुमा तपाईँको माया तपाईँको साथको बारेमा जति बोले पनि कम हुन्छ हामी सँगै छौँ सँगै रहनेछौँ भन्ने मेरो आशा कार्यक्रमलाई विभिन्न ब्लग तथा युट्युबमा राखेर अझ धेरै मुक्तक मनहरूसम्म पुर्याउन सहयोग बाँड्नुहुने रामशरण श्रेष्ठज्यू तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै प्रकाश हरियाल चुकु प्रकाशलाई पनि सम्झना चाहे सहकर्मी मित्र टिकाजीलाई म कसरी बिर्सन सक्छु र उहाँलाई पनि सम्झना चाहे प्रदीप बस्नेतलाई पुनः सम्झना चाहे मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग प्यार बाँड्नुहुने तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई सम्झन चाहे आजलाई भने प्रविधि समेसनका मित्र रमेश र कविताजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै मलाई यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद व्यक्त गर्दै मदन भण्डारी बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् शिवरात्रि जय मुक्ता